अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम रोजाइमा लोकभाका स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा रोजाइमा लोक भाकाको अर्को एउटा बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा आउनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लुक भाकाको व्यवसाय लिएर हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबार व्यवसाय हो व्यवसाय जुनसुकै भए पनि हामी तपाईँको माझमा रहेर विशेष गरी तपाईँकै रोजाइमा रहेका सुमधुर लुकभरी भाकाहरू प्रस्तुत गर्ने गर्छौँ र आज पनि तपाईँलाई सुन्न मन लागेको छ आफूलाई मनपर्ने लोक भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि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 छुटिन्छु सुन्दै गर्नु होला है त नमस्ते तर हामीले होइन र निकै नै मर्मस्पर्शी भागा तपाईँहरूले सुनिसक्नु भएको छ ज्यामिलीबाट रताजीले आएर चाहिँ आफ्नो रोजाइमा पार्नु भएको यो भाकालाई यदि तपाईँलाई पनि यस्तै भाका सुन्न मन लागेको छ भने फोन गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म नेपालीबाट असफल अनि के छ असफलको खबर सबै सफल नै छ नि है सबै कुरा सफल नै छ नि है अनि आज कुन भाका सुन्न मन लाग्यो यहाँलाई आज जब दैव लाग्यो जब दैव लाग्यो कसलाई सुनाउनुहुन्छ हजुर ल ठिक छ अहिले पनि बिदा हुन्छु नमस्कार हजुर जब दैव लाग्यो है भाकामा सहमति जनाउँदै अर्को साथी पनि आइसक्नु भएको छ अरे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो नमस्कार हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नुहोस् त एकपटक ओहो निकै नै डिस्टर्ब आइरहेको छ फोनमा कोही साथी हुनुहुन्थ्यो ठिकै छ उहाँसँग हामीले कुराकानी गर्न सकेनौँ पुनः फोन प्रयास गर्नुहोला यति बेला भने असफलजीले आफ्नो रोजाइमा पार्नु भएको भाका तपाईँको लागि पनि राख्छु जब दैव लाग्यो thank you आँसु पनि देखे टाढा टाढा भयो घाम बेपछि त छाया पनि तर्कियो जब दैव लाग्यो सबैबाट एक्ली जब दैव लाग्यो माया छुट्यो आफन्त टाढी तू पनि म मदेखि टाढा टाढा भन्यो तँ पनि म मदेखि टाढा टाढा भन्यो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण होइन भाउजू के भयो हुनु बाबु त्यही त हो नि ढाड कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वार वा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी फोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ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 सुन चाँदी पसल सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रोपाइटर निलकुमार लामी छाने शोभा लामी छाने फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार ज्यालामा विशेष छुट गरिन्छ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङ आइटमहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश्च हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of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 सदीक्षा सापकोटा अनि के गर्नुहुन्छ सदीक्षा त्यही नै हो है अनि आज रोजाइमा मैले खाइसकेँ तपाईँले खानु पनि ल ठिक छ आज रोजाइमा लोक भाकाको बसाइमा आउनु भएको छ कुन भाका सुन्न चाहनुहुन्छ यहाँले फेरि भन्नुहोस् त एकपटक छाती चिरी हेर सानो कति माया गर्छु ल ठिक छ तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि बज्नेछ यदि बजिहालेन भने पनि अन्तसम्म चाहिँ पक्कै भन्छ रेडियो सुन्दै गर्नु होला है कसलाई सुनाउनुहुन्छ विशेष गरी धन्यवाद धेरैजनालाई सम्झिन पाइँदैन एकजनालाई मात्रै विशेष <laughs> गरी एकजनालाई मात्रै ल कसलाई सम्झिनुहुन्छ फेरि एकपटक छोडिदिएँ कसलाई सम्झिनुहुन्छ कसलाई छ दीक्षा ल हुन्छ अहिले भने बिदा हुन्छ रेडियो सुन्दै गर्नु होला है नमस्कार सदीक्षाजी हुनुहुन्थ्यो यति बेला र रोजाइमा लुक भाकाको व्यवसायमा यति बेला हामी तपाईँको लागि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 एकैछिन पछाडि बज्छ त्यो कसले रोज्नु भएको भाका बज्छ त्यो चाहिँ थाहा छैन रेडियो सुन्नै पर्छ यति बेला भने तपाईँको लागि राख्छु यिनी के नै मिठो भाका रुदा रुँदै गयो यादमा पागल छै बानी जो जसलाई आजको दिन पानी रुँदा रुँदै गयो मेरो यो जिन्दगी रुँदा रुँदै गयो तिमीलाई त निष्ठोरी भने जस्तै भयो पागल झै बानी जो जस्तै आजको दिन पानी गयो मेरो यो जिन्दगी रुँदा गायो गयो तिमीलाई भने जस्तै भयो मेरो यो सम्झे आफन्त भनी दुखीको नि मन हुन्छ भनी नौ रुँदा रुँदै गयो मेरो यो जिन्दगी रुँदा रुँदै गयो तिमीलाई त निष्ठोरी भने जस्तै भयो आफन्त भनी नौ दुखीको नि मन हुन्छ भनी नौ रुँदा जिन्दगी रुँदा रुँदै गयो तिमीलाई त स्टोरी भने जस्तै भयो निकै नै मिठो भाका रमाइलो खालको भाका भन्नुपर्दा पनि अलिकति मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँकै रोजाइमा रहेका समधुर लोकधुली भाकाहरू हामीले तपाईँकै लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला अर्को साथी पनि हुनुहुन्छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ म लामजुङ देशी सहरबाट सुप्रिया नेउपाने सुप्रिया नेउपाने अनि के छ सुप्रिया खबर हजुर के छ तपाईँको खबर भनेको कि ए एकदम ठिकै छ भन्नु पर्यो पानी परिरहेको हल्का हल्का पानी परिरहेको छ हजुर ल ठिक छ अनि आज कुन भाका सुन्न मन लाग्यो सुप्रियालाई हजुर कुन भाका सुन्नुहुन्छ यहाँले हजुर अर्कै चोइसमा बजाइदिनु न एउटा ल कसलाई सुनाउनुहुन्छ नि विशेष गरी विशेष गरी हजुरहरू दुईजनाको लागि ल धेरै मेरो भेना प्रकाश अनि दिदी सीता र मलाई सुप्रिया भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि ल अलि टाढाबाट आउनु भएको थियो त्यही भएर मैले छुट दिएँ अहिले पनि बिदा हुन्छु नमस्कार तिमीलाई मायामा घिर्सिन्छु दुख्दा आया भन्न नि बिर्सिन्छु त्यसै रुनु पर्छ सानो त्यसै रुनु पर्छ मैले जति माया त तिमीलाई अरू कसले गर्छ मायामा घिर्सिन्छु दुखदा त भन्न अनि बिर्सिन्छु त्यसै रुनु पर्छ सानो त्यसै रुनु पर्छ मैले जति माया त तिमीलाई अरू कसले गर्छ त्यसै रुनु पर्छ मैले जति माया त तिमीलाई अरू कसले संसारमा कोही हेर्दिन तिमी बिना सास पानी फेर्दिन त्यसै रुनु पर्छ सानो त्यसै रुनु पर्छ मैले जति माया त तिमीलाई अरू कसले गर्छ कोही तिमी बिना सासु पनि फेर्दिन त्यसै रुनु पर्छ सानो त्यसै रुनु पर्छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाज मेगेहरूमा र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधुरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यदि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँकै रुचाइमा रहेका सुमधुर लोकभाकाहरू प्रस्तुत गर्नको लागि हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबारे बसाइ हो र आजको बसाइमा पनि तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू प्रस्तुत गरिराखेका छौँ तपाईँलाई जुन भाका मनपर्छ तपाईँलाई जस्तो भाका मनपर्छ तपाईँले त्यही भाका रोज्नुहोस् तपाईँले रोज्नु भएको हरेक खालका लोकभाकाहरू हामी पक्कै पनि तपाईँको लागि राख्नेछौँ तपाईँलाई पुराना पुराना लोकभाकाहरू मनपर्छ पुराना पुराना गीत सङ्गीतसँग अलिकति नजिक हुनुहुन्छ अलिकति बढी झुकाव राख्नुहुन्छ भने पुरानै भाका हामी तपाईँको लागि राख्छौँ भर्खरै बजारमा आएका नयाँ नयाँ लोक भाकाहरू तपाईँलाई मनपर्छ भनेदेखि पनि तपाईँले रोज्न सक्नुहुनेछ पक्कै पनि राख्छौँ तपाईँको रोजाइमा रहेको सुमधुर लोकदोहोरी भाका र दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र रोजाइमा लोक भाकाको व्यवसायमा यति बेला फेरि पनि हामी अर्को एउटा भाका तपाईँको माझमा राख्छौँ विष्णुको रोजाइमा रहेको भाका हो तपाईँको लागि राख्छु यति बेला र त्यस पछाडि समय रहेछ भने तपाईँको रोजाइको लोक भाका पनि पक्कै पनि राख्नेछौँ रेडियो सुन्दै गर्नुहोला यति बेला भने तपाईँको लागि निकै नै मिठो भाका जिन्दगीको दौतरी भेटियो विरतीको बन्धनमा परिएको छ हिजोसम्म खाली नै खाली थियो दिन आज तिम्रै मायाले भरिएको छ जिन्दगीको दौतरी भेटियो पिरतीको बन्धनमा परेको छ हिजोसम्म खाली नै खाली थियो दिल आज तिम्रै मायाले भरिएको छ हिजोसम्म दिन आज तिम्रै मायाले भरिएको छ खाली नै खाली थियो दिल आज तिम्रो मायाले भरिएको छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ र रुजाइमा लोक भाकाको व्यवसायमा रहेर तपाईँको रुजाइमा रहेको सुमधुर लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले रोजाइमा लोक भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो W W W dot radio Arpan dot com log on गरेर तपाईँलाई पनि धन्यवाद छ र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै रुजाइमा लोक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार गरिएको छ गाउँ घर समाजको दर्पण होला रे